हिँड्थे सड़कमा घरबार बार भएको भए मेरो दुःख सुख बुझ्ने गरी नारी भएको भए चिल्लो गाडी ठुलो महल हुन्थे होला मेरो नि चिल्लो गाडी ठुलो महल हुन्थ्यो होला मेरो पनि तिम्रो जस्तै मेरो बानी भ्रष्टाचार भएको भए मेरो दुःख सुख बुझ्ने नर नारी भएको भए तिमी पनि रुन्थ्यौ पक्कै म झैँ राति घुक्क घुक्क तिमी पनि रुन्थ्यौ पक्कै म झैँ राति घुक्क घुक्क आफ्ना भएको भए किन हुन्थे सडकमा घरबारी भएको भए गरिबका व्यथाहरू बुझ्ने होलान् धनी पनि गरिबका व्यथाहरू बुझ्ने होलान् धनी पनि महलमा अभावको महामारी भएको भए मेरो दुःख सुख बुझ्ने नर नारी भएको भए कसो गरी भोकमारी टार्नुहुन्थ्यो महोदय कसो गरी भोकमारी टार्नुहुन्थ्यो महोदय हजुरको छोरा पनि बेरोजगारी भएको भए किन हुन्थे सडकमा घरबार भएको भए मेरो दुःख सुख बुझ्ने नर नारी भएको भए किन हुन्थे सडकमा घरबार भएको भए हाँस्दै जिउने मान्छे कुन छ र जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र हर मान्छेले दिन र रात दुवै हर मान्छेले हर र जित दुवै भोग्नै पर्दो रहेछ भोग्नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र सपना पुरा हुन्छ कुनै सपना हुन्न कुनै सपना पुरा हुन्छ कुनै सपना हुन्न मनको इच्छा मन नै मर्दा कसको मन पुरुन्न कसको मन पुरुन्न जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे कुन छ र जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे कुन छ र हर मन नमस्कार अनि साहित्यको अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलभारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौं दर्पण पारीका मित्र रिजनसँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौं हरेक साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचार सकिए लगतै करिब करिब दस बजेसम्म व्यवसाय बस्नको लागि आउने गर्छौं व्यवसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जना तपाईँकै गीत तपाईँकै कथा कविता आएको साहित्यको सबै विधाहरू समेट्छौं हामी कार्यक्रम मेरो रचनाको बसाईमा रहेर यदि तपाईँ पनि कार्यक्रम मेरो रचनामा आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ र साहित्यमा तपाईँ कलम चलाउँदै हुनुहुन्छ भने कार्यक्रम मेरो रचनालाई सम्झन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा रत्नगर एक बकुलर चौक चितवन यो ठेगानामा तपाईँले आफ्नो रचनाहरू पठाउनुभयो भने अवश्य पनि तपाईँका रचनाहरू मेरो रचनाको बसाइसम्म आइपुग्नुहुनेछ त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ RJ Dipendra one two three at Gmail dot com त्यसै गरी फेसबुकमा पनि तपाईँले आफ्ना रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ आफ्ना रचनाहरू पोस्ट गर्नको निम्ति तपाईँ जान सक्नुहुनेछ W W W dot Facebook dot com slash Mero Rachana dot फाइभलाई हान्नुभयो भने तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई भेट्नुहुनेछ र आफ्नो रचनाहरू त्यहाँ पठाउनुभयो भने पनि तपाईँको रचनाहरू म वाचन गर्ने जमर्को गर्नेछु र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ Chisapani Nepal dot blogspot dot कमबाट त्यसै गरी Mohan Bihani dot blogspot dot कमबाट रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चको ब्लगमा पनि कार्यक्रम मेरो रचनालाई सुनेर तपाईँले साथ दिन सक्नुहुनेछ आज पनि तपाईँकै रचनाको साथमा म उपस्थित भएको छु शुरूआतमा मैले एउटा रचनालाई वाचन गरेको थिएँ दिप मिलन रुद्रपुर रूपन्देही हालदोहा कतारदेखि पठाउनु भएको थियो गजल उहाँको गजल निकै सुन्दर रचना थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु दिप मिलनजीलाई आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर मैले वाचन गर्न पाइरहेको त्यसै गरी तपाईँका रचनाहरूलाई ढिलो नगरिकन अब भने सरस्वती वाचन गर्न चाहन्छु मेरो हातमा रचना रहेको छ सुशील पुन मगर छ बजार लमजुङदेखि पठाउनु भएको रचना उहाँको रचनालाई अगाडि जोड्छु पहिरो गही पहिरो गई सुनकोशी थुनिएको छ पहिरो गई सुनकोशी थुनिएको छ तर यहाँ मोदी मात्रै सुनिएको छ सारा गाउँ खाइसक्यो पहिरोले अझै सारा गाउँ खाइसक्यो पहिरोले अझै अन्धो सरकार मोदीतिरै झुन्निएको छ पहिरो गए सुनकोशी थुनिएको छ छैन माया आफ्नो देशको आफ्नो भेषको छैन माया आफ्नो देशको आफ्नो भेषको लोभ लालचमा सरकार उनिएको छ तर यहाँ मोदी मात्रै सुनिएको छ दुध खुवाऊ सर्पलाई विष फाल्छ आखिर दुस खुवाऊ सर्पलाई विष फाल्छ आखिर जसको थियो उसकैसँग थुनिएको छ पहिरो गए सुनकोशी थुनिएको छ तर यहाँ मोदी मात्रै सुनिएको छ रहत छैन उपचार छैन बस्ने कता हो रहत छैन उपचार छैन बस्ने कता हो आफ्नै देशमै शरणार्थी चुनिएको छ पहिरो गई सुनकोशी थुनिएको छ तर यहाँ मोदी मात्रै सुनिएको छ तर यहाँ मोदी मात्रै सुनिएको छ निकै सुन्दर रचना पहिरो गएर सुनकोशी थुनिएका कुराहरू अनि गाउँ अनि बस्ती बगाएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना सुशील पुन मगर्जीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर मैले वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मुक्तक छ मेरो हातमा राजु गिरिजीले पोखरादेखि पठाउनु भएको भुल्नै नसकिने मिठो अतीत बनेर गयो भुल्नै नसकिने मिठो अतीत बनेर गयो नगाउँदै टुङ्गिएको संगीत बनेर गयो भुल्नै नसकिने मिठो अतीत बनेर गयो नगाउँदै गाउँदै टुङ्गिएको संगीत बनेर गयो न भुइँमा बग्यो न प्यास मेटायो न भुइँमा बग्यो न प्यास मेटायो मिरमिरेको व्यर्थको शीत बनेर गयो भुल्नै नसकिने मिठो अतीत बनेर गयो नबगाउँदै टुङ्गिएको संगीत बनेर गयो नगाउँदै टुङ्गिएको संगीत बनेर गयो भुल्नै नसकिने मिठो अतीत बनेर गयो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पनि राजु गिरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भुल्नै नसकिने ती अतीतहरूलाई सम्झिएका कुराहरू अनि नगाउँदै टुङ्गिएको संगीत बनेका कुराहरू आफ्नो मायालाई सम्झिएको छ यहाँनिर निकै सुन्दर रचना पुनः एकपटक राजु गिरिजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मुक्तक छ मेरो हातमा यो मुक्तकलाई पठाउनु भएको आकाश चन्द्र नौपानेजीले भरतपुर नौ मिलान चोक चितवनदेखि हाल उहाँ सिना मंगल काठमाडौँमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु सपनीमा घरिघरि सताउनेलाई सलाम सपनीमा घरिघरि सताउनेलाई सलाम दिनरात मलाई नै सताउनेलाई सलाम आधारमा आधारका अमृत पिलाए मत र मलाई आधारका अमृत पिलाए मत र मलाई माया गरी नगरीको बताउनेलाई सलाम सपनीमा घरिघरि आउनेलाई सलाम दिन रात मलाई नै सताउनेलाई सलाम सपनीमा घरिघरि आउनेलाई सलाम निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि आकाश चन्द्र नेपानीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सपनीमा आफ्नो माइलुले सताउन आएका कुराहरू हुँदै थियो त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा इन्द्र तामाङजीले भक्तपुरदेखि कोर्नु भएको गजल छ उहाँको गजललाई अगाडि जोड्छु धोका पाएपछि मुटु जल्दो रहेछ धोका पाएपछि मुटु जल्दो रहेछ अन्याय यसै मनमा आगो बल्दो रहेछ मनको इच्छा मनभित्रै गुम्सिदा मनको इच्छा मनभित्रै गुम्सिदा मनको चाहना मनमै डल्दो रहेछ धोका पाएपछि मुटु जल्दो रहेछ यो मनले चाहेर नै तिमीलाई नपाउँदा यो मनले चाहेर नै तिमीलाई नपाउँदा अन्य यसै मनमा हुरी चल्दो रहेछ भुका पाएपछि मुटु जल्दो रहेछ निष्ठुरीलाई भित्रै मनले माया गरे निष्ठुरीलाई भित्रै मनले माया गरे ती मायाले मनमै आगो सल्दो रहेछ धोका पाएपछि मुटु जल्दो रहेछ चाहिँदैन तिम्रो झुटो माया मलाई चाहिँदैन तिम्रो झुटो माया मलाई मेरो आँखामा छारो पो हाल्दो रहेछ धोका पाएपछि मुटु जल्दो रहेछ धोका पाएपछि मुटु जल्दो रहेछ अन्य यसै मनमा आगो जल्दो रहेछ इन्द्र तमाङ भक्तपुरदेखि यो रचना पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र यो वर्षमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला पागल पागल सही भाषो केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब सक्दिन मरनालाई मर्नलाई विष पिउन पनि सक्दिन म पिउन पनि सक्दिन म आँसु झर्छ आँखाबाट दिवस धरती बगौला भरी का पीडा मन भरी का पीडा जल्छन् जिउँदो शरीर जलाउनलाई जिउँदो शरीर जलाउनलाई बिर्सु कसरी अब म भन मेरी प्रियतमा अचेल मान्छेहरू बैमान बनेका छन् अचेल मान्छेहरू बैमान बनेका छन् बरु ढुङ्गाहरू भगवान बनेका छन् अझै कति जेल बन्दीमा पर्ने हुन्देश अझै कति जेल बन्दीमा पर्ने हुन्देश न विकास न संविधान बनेका छन् अचेल मान्छेहरू बेमान बनेका छन् मान्छेहरू शहरतिर छिर्न थालेपछि मान्छेहरू शहरतिर छिर्न थालेपछि पूरा गाउँ सुनसान बनेका छन् बरु ढुङ्गाहरू भगवान बनेका छन् जबदेखि शौचालयमा ईश्वर राखियो जबदेखि शौचालयमा ईश्वर राखियो सबै मन्दिरहरू चियान बनेका छन् अचेल मान्छेहरू बेमान बनेका छन् ज जसले सागरलाई प्यार गर्न सिकियो ज जसले सागरलाई प्यार गर्न सिकियो आज उसैको दिल चट्टान बनेका छन् अचेल मान्छेहरू बेमान बनेका छन् बरु ढुङ्गाहरू भगवान बनेका छन् बरु ढुङ्गाहरू भगवान बनेका छन् रदीप सागर सिल झण्डी कृपन्देदेखि पठाउनु भएको रचनालाई मैले यहाँनिर वाचन गरे निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रदीप सागरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा बिमला दहालजीले काठमाडौँदेखि पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्छु हामीले मात्रै किन हो घर फेर्नुपर्ने हामीले मात्र किन हो घर फेर्नुपर्ने जन्मेदेखि लेखिएको थर फेर्नुपर्ने सानो छँदा बामाले कति हो कति सानो छँदा बामाको कति हो कति ठुलो हुँदा फेरि कसैको डर फेर्नुपर्ने हामीले मात्रै किन हो घर फेर्नुपर्ने मनमुटुमा सजाएर जन्मिएको ठाउँ मनमुटुमा सजाएर जन्मिएको ठाउँ रुदा रुदै भए पनि सहर फेर्नु पर्ने हामीले मात्रै किन हो घर फेर्नुपर्ने आफ्नो घरमा मन परी जे जे गरे पनि आफ्नो घरमा मन परी जे जे गरे पनि पराई घर किन हो र भर पर फेर्नु पर्ने हामीले मात्रै किन हो घर फेर्नु पर्ने उसैको नामको सिन्दुर पोते लगाएर उसैको नामको सिन्दुर पोते लगाएर उसैको लागि मर्ने बाँच्ने कर फेर्नु पर्ने हामीले मात्र किन हो घर फेर्नु फेर्नुपर्ने जन्मैदेखि लेखिएको थर फेर्नु फेर्नुपर्ने जन्मैदेखि लेखिएको थर फेर्नु फेर्नुपर्ने बिमाला दाहाल काठमाडौँदेखि यो रचनालाई पठाउनुभयो निकै सुन्दर रचना आफूले जन्म दिने घर छोड्नु परेका कुराहरू अनि प्रश्न गरेका छन् यहाँनिर हामीले मात्र किन हो घर फेर्नु पर्ने भनेर सोधिएको छ यहाँनिर निकै सुन्दर रचना बिमलाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा आभास भाइ हेमजा पोखरादेखि पठाउनु भएको रचना छु उहाँको रचनालाई अगाडि जोड्छु अधेरो पछि उज्यालो आउँछ अधेरो पछि उज्यालो आउँछ एक दिन सबैको पालो आउँछ चढ्दा मात्र कालो हो यो पहाड चढ्दा मात्र कालो हो यो पहाड फर्काँदा फेरि त ओह्रालो आउँछ अधेरो पछि उज्यालो आउँछ ए सुन्तली अझै किन नबुझेकी ए सुन्तली अझै किन नबुझेकी घिराउला छिपिएसी जालो आउँछ एक दिन सबैको पालो आउँछ छाला जति नै गोरो किन नहोस् छाला जति नै गोरो किन नहोस् छाया त सबैको कालो आउँछ एक दिन सबैको पालो आउँछ यताबाट भकारी माया पठायो यताबाट भकारी माया पठायो उताबाट बल्ल आधा डालो आउँछ एक दिन सबैको पालो आउँछ समय मौन छ आभास बेहोस छ समय मौन छ आभास बेहोस छ ऊ भ्युज्यो भने भुइँचालो आउँछ अँधेरो पछि उज्यालो आउँछ एक दिन सबैको पालो आउँछ एक दिन सबैको पालो आउँछ आभास भाइ हेमजा पोखरादेखि सुन्दर रचना पठाइदिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ पछि उज्यालो आउने कुराहरू अनि एक दिन सबैको पालो आउँछ भन्ने कुराहरू हुँदै थियो रचनामा त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा खटक कुवर पोखरा हाल मलेसियादेखि पठाउनु भएको रचना छ जिन्दगीको विषयमा समाएको हात छाड्दा जिन्दगीको विषयमा समाएको हात छोड्दा मलाई ठेस लाग्यो सानो तिमीले बाटो काट्दा नरोइकन बस्नु भन्यो आँसु झर्ने बेला नरोइकन बस्नु भन्यो आँसु झार्ने बेला हाँसी खुसी बाँच्नु भन्यो आधा मर्ने बेला आँसु पथ देखिएन आफ्नै धड्कन फाट्दा मलाई ठेस लाग्यो सानो तिमीले बाटो काट्दा हातमा हल्लाएर हात हल्लाएर जस्तो गर्यो उझेल पर्ने बेला हात हल्लाए जस्तो गर्यो उझेल पर्ने बेला म त मरे सरी भए तिमीले बाई बाई गर्ने बेला धड्कन मेरै छेउमा राखी मुटुवा अन्तै सार्दा मलाई ठेस लाग्यो सानो तिमीले बाटो काट्दा मलाई ठेस लाग्यो सानो तिमीले बाटो काट्दा जिन्दगीको बिचैमा समाएको हात त छाड्दा मलाई ठेस लाग्यो सानो तिमीले बाटो काट्दा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराख्ने व्यवसायमा रहेर त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु फुच्ची जमुनाजीले भरतपुर चितवनदेखि लेख्नु भएको रचना छ उहाँको गीतलाई अगाडि जोड्छु यो समयमा हत्केलामा आँसु थपी पिउन पनि सकिएन हत्केलामा आँसु थापी पिउन पनि सकिएन चाहिसरी जिन्दगी यो जिउन पनि सकिएन पाइँदैन जीवनमा हाँसो खुसी देखे जस्तो भोग्नै पर्ने रहेछ आफ्नो निधारमा लेखे जस्तो यदि दुःख भोग्यो भने मैले घन्टी बजाएर बजाउने घन्टौसम्म फुलपाती चढाएर फूल हो यो जिन्दगी फुलेपछि झर्नै पर्छ प्रकृतिको रित नै हो अखिरमा मर्नै पर्छ उकालो र उकालो त ओह्रालो त गर्नै पर्छ अनि गिन्ती कहिले हाँसो कहिले हाँसो यस्तै छ जिन्दगानी हत्केलामा आँसु थपे पिउन पनि सकिएन चाहे जति जिन्दगी हो जिउन पनि सकिएन चाहे जति जिन्दगी हो जिउन पनि सकिएन फुच्ची जमुना भरतपुरदेखि लेख्नु भएको रचनालाई यहाँ वाचन गरे मैले निकै सुन्दर रचना यो सुन्दर रचना सँगसँगै अर्को सुमाधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला भर थियो एक अर्काको भर थियो सानो घर थियो एकअर्काको भर थियो त्यही भयो जिन्दगी थियो हाम्रो सानो घर थियो धागो चुड्यो चङ्गा उड्यो कहाँ पुग्यो होला जिन्दगीको खुसीको तलासमा सकिन्छ जिन्दगी खुसीको तलासमा सकिन्छ ठुला ठुला रहर र आशामा सकिन्छ नाट्य के हो त्यो विवाह प्यारको बन्धन अन्त्य मृत्युको उपहार सकिन्छ जिन्दगी खुसीको तलासमा सकिन्छ आफ्नै झोली भर्दै राष्ट्रको ढुकुटी आफ्नै झोली भर्दै राष्ट्रको ढुकुटी भन्नुहुन्छ नेताज्यू विकासमा सकिन्छ जिन्दगी खुसीको तलासमा सकिन्छ सम्हालेर राखेको छु वर्षौंको जवानी पलभरको सस्तो मधुवासमा सकिन्छ ठूला ठूला रहर र आशामा सकिन्छ लक्ष्य भेट्न यो मन उडेर एक दिन लक्ष्य भेट्न यो मन उडेर एक दिन गन्तव्यमा नपुगिँदै नपुगेरै हताशमा सकिन्छ ठुला ठुला रहर र आशामा सकिन्छ जिन्दगी खुसीको तलासमा सकिन्छ पवन घरते मगर विवशीको गजल सँगसँगै प्रिय मित्र अब भने हामी कार्यक्रमको निकै अन्ततिर आइसकेका छौँ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद रेडियोमा इन्टरनेटमा सुनेर साथ दिनुभयो तपाईँलाई पुनः एकपटक धेरै धेरै धन्यवाद मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने दर्पण पारिका मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौं नमस्कार